6 MHz. नमस्कार रेडियो विजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जाने कार्यक्रम मुक्तकमालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ मेगा समयले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै छोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहेको हुनुपर्छ त्यस्तै W dot vision dot com dot NP login गरेर पनि श्रोता एकैसाथ तपाईँले हामीलाई विश्वका जुनसुकै कुनामा रहेर पनि सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँग कुराकानी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको कार्यक्रममा हामी मुक्तक मंजुसा भाग एक भित्रबाट मुक्तक सुन्नेछौ श्रोता मलाई मुक्तक मंजुसा भाग एक प्राप्त भएको छ गत असोज सोह्र गते शनिबार मुक्तक संग्रह मुक्तक मंजुसा भाग एक खोटाङ सामाजिक सेवा मञ्च विराटनगरमा विमोचन भयो नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष बाबुराम पोखरेलजीको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलजीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभापति प्रमुख अतिथि विराट साहित्य अभियानका अध्यक्ष मधु पोखरेलजी झोराट नाट्य परिवारका अध्यक्ष भरत गुरागाईजी नारी श्रेष्ठ समाजकी अध्यक्ष ममता मिर्दुलजीको हातबाट संयुक्त रूपमा सामूहिक मुक्तक संग्रह विमोचन भएको थियो संग्रहको समीक्षा अग्रज मुक्तकार हरि कटेलजीले गर्नुभएको थियो कार्यक्रममा भरत गुरागाईजी ममता मिर्दुलजी भूषण ढुंगेलजी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो संग्रहभित्रबाट प्रतिनिधि मुक्त वाचन तारा परासुली ठकालजीले राख्नुभयो मुक्तक संग्रहमा एकजना मुक्तकारका चार मुक्तक समावेश गरिएको छ सोही मुक्तक संग्रह अहिले मसँग छ आजकी कार्यक्रममा म एक सय जना मुक्तकारहरूलाई त कार्यक्रममा समेट्न सक्दिन आलो पालो कार्यक्रममा रहुन्जेल म मुक्तक लिने नै छु बाँकी मुक्त खराबहरूलाई आगामी अङ्कहरूमा जोड्दै जानेछु आज म एकजना मुक्तकार एउटा मुक्तक लिन्छु अर्को अर्को पालाको कार्यक्रममा भने आज वाचन नगरिएका मुक्तकारहरूको मुक्तक म कार्यक्रममा राख्नेछु ढिला नगरी मुक्तक तपाईँहरू समक्ष राख्न चाहन्छु म पहिलो मुक्तक लिन चाहन्छु मुक्तकार रामकाजी कोनेजीको मोहोरिया बिरे ठाँटी कास्की उहाँको घर हो हाल महाराजगंज काठमाडौँमा हुनुहुन्छ रामकाजी कोने नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय अध्यक्ष हुनुहुन्छ उहाँकै मुक्त खरपहरूसँगै मुक्तको सिलसिला मैले शुरू गर्न चाहे अब क्रममा मुक्तकार रामकाजी कोनी भोटको हरियो घाँस बन्यौं पल्काइदिने हामी कस्तो भोटको हरियो घाँस बन्यौं पल्काइदिने हामी कस्तो गधै आई बसे नि त्यो कुर्सी टल्काइदिने हामी कस्तो चाकरीको नि हद हुन्छ कुन मुखले नेताको विरोध गर्नु एउटै माला पैतिस किलोको ढल्काइदिने हामी कस्तो यो व्यङ्ग्य मुक्तकमा मुक्तकार रामकाजी कोनेजीको उहाँकै मुक्त परसँगै मैले मुक्तकको सिलसिला आजको यो बसाईमा शुरू गरेँ अर्को मुक्तक म लिन चाहन्छु मसँग मुक्तक छ रमेश पौडेलजीको नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय महासचिव हुनुहुन्छ काठमाडौँ उहाँको घर हो अबको क्रममा सुनौ मुक्तकार रमेश पौडेलजीलाई दुखीको घरमा मात्र तेरो बास हुने भए दुखीको घरमा मात्र तेरो बास हुने भए सुखले लकेटला भन्ने मेरो त्रास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे सारा जिन्दगी के सेरो फेरो दास हुने भए यो मुक्तक मुक्तकार रमेश पौडेलजीको अर्को मुक्तक कार्यक्रममा म लिन्छु मसँग मुक्तक छ देव सचन सुनारसीको भन्नुहोस् यो कुराको कहिले हल हुन्छ भन्नुहोस् यो कुराको कहिले हल हुन्छ कहिले दुर्गम गाउँमा मान्छे सकुशल हुन्छ लड्दै पढ्दै अस्पतालमा पुग्यो भने पनि न डाक्टर हुन्छन् न त्यहाँ जीवन जल हुन्छ देव सजन सुनारसीको यो मुक्तक भेरी नगरपालिका पाँच जाजरकोट कर्णाली प्रदेश उहाँको घर हो मुक्तक गच्छको उहाँको मैले कार्यक्रममा राखे अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ अदिति अर्याल ग्यावालीजीको बोली पसन्द भयो मलिनु जाने बेलामा बोली वचन भयो मलिनु जाने बेलामा देखाइदियो आशा छिनु जाने बेलामा किन बात लाउँछौ प्रिय आज म माथि पेटमा छोडी गयो चिनो जाने बेलामा निकै मनसुनी मुक्तक मुक्तकार अतिथि अरियाल केवालीजीको रुरु गाउँपालिका दुई फुल्मी उहाँको घर हो हाल कुलेश्वर काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता मुक्तकार हुनुहुन्छ सौगात समर्पणजी सिधा मुहारमा हेरी हेरी ऐना पठाइदिन्छ सिधा मुहारमा हेरी हेरी ऐना पठाइदिन्छ खोइ के देखेर हत्तेरी ऐना पठाइदिन्छ यो दैव पनि यतिसम्म फठाछ साथी आँखा छिखेर लिन्छ फेरि ऐना पठाइदिन्छ मुक्तकार सौगात समर्पणजी शिवालय छ जाजरकोट उहाँको घर हो मुक्तक मिठो कार्यक्रममा मैले राखेँ अर्को मुक्ता मसँग छ श्रोता मुक्तकार हुनुहुन्छ अनिस नेउपानेजी छिचोलेर अघि बढ्नेछन् घचेटेर अघि बढ्नेछन् छिचोलेर अघि बढ्नेछन् घचेटेर अघि बढ्नेछन् यो प्रतिस्पर्धाको दौड़मा उछिनेर अघि बढ्नेछन् उठ ए मान्छे उठ यदि उठ्न अबेर गर्यौ भने उठेकाहरूले तिमीलाई कुद्सेर अघि यो कचपको मुक्तक मुक्तकार अनिश नेवानेजीको जनकपुर धाम उहाँको घर हो हाल हेटौँडा मकवानपुरमा हुनुहुन्छ कार्यक्रम मुक्तक मालामा मुक्तक शाह भाग एक नेपाल मुक्तक प्रतिष्ठान प्रवेश नम्बर एक शाखाले भर्खरै मात्रै पाठक समक्ष ल्याएको सोही भित्रबाट मुक्तक लिइरहेको छु अब नै श्रोता हामी कार्यक्रममा पहिलो साहित्यिक कोशीली तपाईँहरू समक्ष राख्नेछौ मसँग मुक्तक विनोद विवशीको रहेको छ इटहरी सुनसरी उहाँको घर हो मुक्तकार विनोद विवशीको मुक्तक मसँग रहँदा कविता श्रेष्ठजीसँग यो समयमा गीत रहेको छ उन्नति बोहरा शिला भएको लेख्नुभएको समजित खुट्टाजीले संगीत भर्नुभएको सत्य स्वरूप आचार्यजीले गाउनु भएको म विनोद विवासीको गीत सँगसँगै हामी राख्ने नै यही जन्मेको हुर्के यही मैले बाटो बनाउनु छ यही जन्मेको हुर्के यही मैले बाटो बनाउनु छ फुटाई भिर पहरा समथर पाटो बनाउनु छ फल्दैन केही भन्दै परदेश जाने युवाहरूलाई सुनका बाला झुल्ने मलिलो माटो बनाउनु छ जहाँ इन्द्रधनु झर्छन् जहाँ सुनका बाला झुल्छन् जहाँ इन्द्रधनु झर्छन् दाफेम नाद रम्दै पहराले गीत लाउँछन् त्यही हो मेरो देश नेपाल त्यही हो मेरो छन् त्यही हो मेरो देश नेपाल गलाउँदै नाचेली बनेर बच्छन् जसङ्ख घन्ट बस्दै शान्तिको धुन छल्छन् त्यही हो मेरो पहराले तिलाउँछन् त्यही हो मेरो देश नेपाल त्यही हो मेरो देश नेपाल विनोद विवासीको मुक्तक मुक्तकसँग सँगै यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको युवा वसाईमा म नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले पाठक समक्ष ल्याएको मुक्तक मंजुषा भाग एक भित्रबाट मुक्तक लिइरहेको छु मार्छन् बचाउँछन् घरि पछार्छन् घरी नचाउँछन् त्यो अपराधी हो थाहा छ सबै सबैलाई तर पनि तिनीहरू खुट्टैको पानी अछौँछौँ यो मुक्तक मुक्तकार हरि कटेलजीको विराटनगर एक मोरङ उहाँको घर हो हरि कटेलजीको मुक्तक मैले कार्यक्रममा राखेँ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ अनिता दाहालजीको नगर्नुहोस् न मन परी हानिकारक हुन्छ नगर्नुहोस् न मन परी हानिकारक हुन्छ सोचे मनले अनेक थरी हानिकारक हुन्छ सकेसम्म यस्ता चिजबाट टाढै रहनुहोस् जस्तै शराब र सुन्दरी हानिकारक हुन्छ अनिता दालची मिठो मुक्तक लेख्नुहुन्छ पोखरा चौबिस कास्कीकोट उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता मुक्तकार हुनुहुन्छ गोविन्द लाफालीजी प्रगति देखेपछि राल काट्छन् चिन्तै नगर्नु प्रगति देखेपछि राल काट्छन् चिन्तै नगर्नु पछाडिबाट खुट्टा तान्छन् चिन्तै नगर्नु आफू हात्ती बनेर अगाडि बढ़िरहनु पर्छ कुकुरहरू बोक्छन् थाक्छन् चिन्तै नगर्नु ओहो यो मुक्त गोविन्द लाफालीजीको उदयपुर उहाँको घर हो अर्को मुक्त छ श्रोता मसँग सोनु खड्काजीको जति फल गरे तापनि मनाउन गाह्रो पर्छ जति फल गरे तापनि मनाउन गाह्रो पर्छ राम्रो मनले त झन फकाउन गाह्रो पर्छ आन्दोलन नगरेर टायर नपालेर मेरो देशमा निधाएको सरकारलाई बिउसाउन गाह्रो पर्छ यो मुक्तक मुक्तकार सोनु खड्कासीको सानी भेरी गाउँपालिका एक पश्चिम रूपकुम उहाँको घर हो सोनु खड्कासी निकै स्वादिलो मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ वसन्त हरियालीजीको आफ्नै लुकिरहेको जस्तो ठान्छु झाडीमा बसेर आफै लुकिरहेको जस्तो ठान्छु झाडीमा बसेर साउको ऋण कहिले तिरिने होला खाडीमा बसेर आमाले दिएको एक खुडको पानी निलेर मर्न मन छ खाली हात घर जान सक्दिन चिलगाड़ीमा बसेर निकै मन छुने मुक्तक मार्मिक मुक्तक बसन्त हरियालीजीको कमल बजार नगरपालिका अछामुयाको घर हो हाल लम्की कैलालीमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग लक्ष्मी रायमाझी खड्काचीको वेदनाले छटपटिएको छोटै चोटको खानी थियो वेदनाले छटपटिएको छोटै चोटको खानी थियो आँखैभित्र तबाएर आँसु लुकाउने बानी थियो तिम्रो व्यथा उही कथा दोहोरियो महसुस गरे टिलपिल गर्दै आँखाभित्र नबकेको पानी थियो लक्ष्मी रायमाझी खड्काजीको यो मुक्तक विराटनगर मोरङ उहाँको घर हो अर्को मुक्तक छ मसँग पदम पाण्डेजीको हामी सँगसँगै अर्को एउटा गीत सुन्नेछौ यो समयमा गीत रहेको छ दीप श्रेष्ठजीले गाउनुभएको संगीत भर्नुभएको युवन तुलाधरजीले लेख्नु भएको मुक्तक सुनु पदम पाण्डेजीको सन्धिखर्क वर्ग खाँचीका मुक्तकार हुनुहुन्छ उहाँ गीत हामी सुन्ने नै छौं मेरी मान्छे पराईसँग देख्न नसकेर मेरी मान्छे पराईसँग देख्न नसकेर चुकिएको आफ्नै अङ्ग देख्न नसकेर जीवनभर अन्धोको नाटक गरिरहे तिम्रो शिरको रातो रङ देख्न नसकेर पदम पाण्डेजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले भर्खरै पाठक समक्ष ल्याएको मुक्तक मन्जुसा भाग एक भित्रबाट नल्याउ प्रिय सुन तिम्रो माया भए पुग्छ नल्याउ प्रिय सुन तिम्रो माया भए पुग्छ धरतीमा नसारा सुन जुनको छाया भए पुग्छ नबस्छ परदेशमा प्यारा अभाव सधैँ छ तिम्रै डर लाग्दो छ समय तिमी दायाँ भए पुग्छ यो मुक्तक मुक्तकार मन्जु श्रीजीको विराटनगर उहाँको घर हो मुक्तकार मन्जु श्रीजीको मुक्तक मैले तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ आरएनजीको हिँड्ने गर्थे देशको माया हरफल बोकेर हिँड्ने गर्थे देशको माया हरफल बोकेर गएका हुन् देश सुगाउन राइफल बोकेर बाघको टाउको सिमानामा फेटिएको भोलिपल्ट सरकार आयो राहत भन्दै चामल बोकेर निकै गचबको मुक्त मनसुनी मुक्तक मुक्तकार आर्यनजीको पोखरा एघार उहाँको घर हो हाल दक्षिण कोरियामा हुनुहुन्छ अर्को मुक्तक छ मसँग सबिन सिटौलाजीको कयौं समस्या पैदा भएका छन् समिति बनाइदेऊ कयौं समस्या पैदा भएका छन् समिति बनाइदेऊ बुझाउन सकोस् दुवैको मन समिति बनाइदेऊ उनको र मेरो प्रेममा बारम्बार झगडा भइरहन्छ बिन्ती कसैले झगडा उन्मूलन समिति बनाइदेऊ यो समिति बनाउने कुरा मुक्तकार सबिन सिटोलाजीले तिरथुम घर हाल सापाबाट गर्दै हुनुहुन्थ्यो अर्को मुक्तक छ उहाँसँग श्रोता ममता मिर्दुलजीको पग्लनु पर्छ हिउँ थोरै घाम लागोस् पग्लनु पर्छ हिउँ थोरै घाम लागोस् नसौ फर्तिस तिसमा काम लागोस् खट्छ किसान दस नौरा खियाएर मेहनतको समय राम्रो धाम लागोस् यो मुक्तक ममता मिर्गुलजीको विराटनगर उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता मुक्तकार हुनुहुन्छ गंगाराम थुमेलजी जस्तो ठान्न मन लाग्छ ठान्न पाउनुहुन्छ जस्तो ठान्न मन लाग्छ ठान्न पाउनुहुन्छ गुलियो हो कि अमिलो जान्न पाउनुहुन्छ पर्खनुहोस् केही दिन मलाई फल्न दिनुहोस् हजुरले पनि सिक्दैमा ढुङ्गा हान्न पाउनुहुन्छ निकै मिठो ढंगले मुक्तकार गंगाराम फुयलजी मुक्तकमा विश्वनाथ चाराली असम भारत उहाँको घर हो उहाँले गंगाराम फुयल मालदाई भनेर आफ्नो नामसँगै जोड्नुहुन्छ अर्को मुक्तक म असमबाट नै लिन्छु मसँग मुक्तक छ यो समयमा अनुप शर्माजीको मुनाबारी गाउँ विश्वनाथ उहाँको घर हो घरिघरि गरि नसकिने कुनै काम हुन सक्छ घरिघरि गरि नसकिने कुनै काम हुन सक्छ गर्दै जाँदा कहीँ बदनाम कहीँ नाम हुन सक्छ कसैले छानेको भए भन्नुहोस् कति दिन बाँच्ने जीवनमा सजिलैसँग विराम हुन सक्छ अनुप शर्माजीको यो मुक्त मैले तपाईँहरू समक्ष राखेँ अब भने श्रोता हामी एउटा गीत सुन्नेछौ यो समयमा मसँग मुक्त मुक्तकार कविता केशरीजीको रहेको छ विराटनगर उहाँको घर हो कविताजीसँग भने गीत रहेको छ पहिला यो गीतलाई अरूणा लामाजीले गाउनु भएको थियो अहिले भने मैले मेनुका पौडेलजीले गाउनु भएको आवाजलाई लिएर आएको छु यस गीतलाई नरेन्द्र राज परसाईजीले लेख्नु भएको हो भने दीपक जंगमजीले संगीत गर्नुभएको हो मुक्त सुनौ कविता केसरी जीको गीत हामी सँगसँगै राख्ने नै झट्ट देखे रातो चोली बरबर आँसु छरियो झट्ट देखे रातो चोली बरबर आँसु छरियो एकै पटक मन खोली बरबर आँसु छरियो हेरिरहे उभिएर शिरदेखि पाउसम्म सुनेपछि तिम्रो होली बरबर आँसु छरियो केशरीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्सको आजको यो अङ्कमा म नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले भर्खरै पाठक समक्ष ल्याएको मुक्तक मंजुसा भित्रबाट मुक्त राखिरहेको छु बतास पनि बाटो बिर्सी झ्यालबाट पस्तो रहेछ बतास पनि बाटो बिर्सी झ्यालबाट पस्तो रहेछ कहिले काही ढुङ्गा पनि मुठुमाथि बस्दो रहेछ जिन्दगीका खाम पानी सयपछि थाहा भयो फुलले पनि काँडा पनि मालीलाई नै डस्तो रहेछ यो मुक्तक मुक्तकार विवास पोखरेलजीको विराटनगर मोरङ उहाँको घर हो निकै सुन्दर मुक्तक मैले कार्यक्रममा राखेँ मुक्तकार विवास पोखरेलजीको अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ मुक्तकार हुनुहुन्छ शिला अस्तुसी आलो खाउमा नुन छर्की चलाइदिने हुन् आलो ठाउँमा नुन छर्की चलाइदिने हुन् आफन्त त दुःख पर्दा बधाइदिने हुन् भत्काउँछन् बनाउँछन् फुर्सदमा छन् खुबै माथि पुर्याइ पल्मै तल खसाइदिने हुन् शिला अस्तुसीको यो मुक्त काठमाडौँ उहाँको घर हो कार्यक्रम मुक्तक मालाको शुरूआती अङ्कहरूमा मैले उहाँको मुक्त वाचन गरिराखेको आज पुनः राख्ने अवसर जुट्यो मुक्तक भित्रबाट अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ लक्ष्मी स्मृतिजीको सक्दो तर्खेर गन्ध लुकाउँछन् सक्दो तर्खेर गन्ध लुकाउँछन् उल्टो फर्केर गन्ध लुकाउँछन् यहाँ सधैँ दुर्गन्धित काम गर्नेहरू अत्तर छर्किएर गन्ध लुकाउँछन् लक्ष्मी स्मृतिजी विराटनगर पाँच मोरङ उहाँको घर हो मुक्तक मालाको नियमित बसाईमा उहाँको मुक्त खरबहरू पनि म राखिरहेको हुन्छु अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ आरपीसी सङ्गमजी तिम्रै जय जय होस् तिम्रै फलो होस् भनेर तिम्रै जय जय होस् तिम्रै फलो होस् भनेर धक्कमक्क फुलो सिपन लटरम्म फलोस् भनेर यस कारण पत्थर बनाइन मुटु फुल जस्तै राखी तिमीले हानेको खन तिम्रै निधारमा नफर्कोस् भनेर यो मुक्तक मुक्तकार आरपीसी संगमजीको कुशमा नगरपालिका एक पर्वत उहाँको घर हो हाल कोरियामा हुनुहुन्छ के कसैले मुक्तक मागेको अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ शिव स्वेदीजीको नगर छोरा खुरापाती आमा भन्नुहुन्छ नगर छोरा खुरापाती आमा भन्नुहुन्छ हुनुपर्छ मान्छे जाति आमा भन्नुहुन्छ दिनकाल ठिक छैन चाँडै खत फिर्नु बाबु बुवासा टोल्छ नचुर राति आमा भन्नुहुन्छ यो मुक्तक शिव सुवेदीजीको मुक्तकार शिव सुवेदीजीको घर बुद्ध शान्ति चार चुमेली बस्ती झापा हो अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ अस्मित थापासी न पढाई लेखाई न छ कमाई डुलिरहन्छ न पढाई लेखाई न छ कमाई डुलिरहन्छ एउटा सानो संसारमा रमाई डुलिरहन्छ नेताले रोजगार दिएन भन्दै आफू भने सधैँ प्रेमिकाको हात समय डुलिरहन्छ ओहो अस्मित थापाजीको यो मुक्त मेलुङ गाउँपालिका दुई हाल ओमनबाट हुनुहुन्छ उहाँ अर्को मुक्तक मसँग छ यो समयमा रामचन्द्र शर्माजीको सम्भुचित बाँसकोटाजीले संगीत भर्नुभएको उदित नारायण साजीले गाउनु भएको गीत तपाईँहरू समक्ष राख्ने नै छौं प्रोग्राममा पहिले हामी मुक्तक सुनौ रामचन्द्र शर्माजीको हरिनाथ सेङसा उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ महल चाहिन्न सहरमा सक्तोक छ महल चाहिन्न सहरमा सक्तोक छ मलाई यति आधार परमा सक्तोक छ बाँकी के छ के छैन बेहिसाब छु जिन्दगीमा बस बा आमा हुनुहुन्छ घरमा सब दुख्छ बरिलै बरिलै बरिलै लै बरिलै बरिलै बरिलै बरिलै लै बरिलै बरिलै बरिलै पनि गीत मेरो बाबा पनि गीत हो आमा पनि गीत मेरो बाबा पनि गीत मिठो वचन जसले बोल्छ उही मेरो गीत मिठो वचन जसले बोल्छ उही मेरो गीत बरिलै बरिलै बरिलै लै परि लै परि लै परि लै परि besi बरिलै बरिलै बरिलै रामचन्द्र शर्माजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँहरू समक्ष मैले राखेँ आजको कार्यक्रम मुक्तक मालामा श्रोता मैले नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले भर्खरै पाठक समक्ष ल्याएको मुक्तक मन्जुषा भाग भित्रबाट मुक्तक तपाईँहरू समक्ष राखेँ आशालाई भने मुक्तक मालामा मुक्तक यो सिलसिला यति मात्रै बाँकी मुक्त खरबहरू मुक्तक भित्रबाट म आगामी अंकहरूमा जोड्दै जानेछु आजको कार्यक्रम तपाईँलाई के कस्तो लाग्यो श्रोता मुक्तक पठाउन मनभयो प्रतिक्रिया पार्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त तथा प्रतिक्रिया तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम समेत साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा साथ दिने भाइ प्रति पटनेटलाई सुटुक्का सम्झँदै मदन भण्डारी आजलाई भने सोच्यो सेवा श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परौं नमस्कार शुभरात्री